कालीमा स्यास गर्दै आई म त काली हवाए म त काली पढाइतिर गोली मारे गरे गरुन गाली हौ चढ्दै आए हो काली पसिना बगाउँदै हौ चढ्दै आए हो काली लाको झकेट फुकाली हसिना बगाउँदै हल्दै आयो कालीलाको झकेट भोकाली हसिना बगाउँदै हल्दै आयो कालीलाको झकेट भोकाली हसिना बगाउँदै हल्दै आयो कालीलाको झकेट भोकाली फुकाली Oh! नरिसाउन मेरी काली रिसाएको साउन हौ रिसाएको सुन्न सम्झि कति रोयौ होला अब तिमीलाई रुहाउन हौ फिक्कर मान्नु पर्दैन तिमीलाई नलिकन हौ पर्दैन फिकर मान्नु पर्दैन तिमलाई नलिकन हौकाले सहर झर्दैन फिकर मान्नु पर्दैन तिमीलाई नलिकन हौकाले सहर झर्दैन फिकर मान्नु पर्दैन तिमीलाई नलिकन हौकाले सहर झर्दैन फिकर मान्नु पर्दैन सम्झिन्छौ कि बिर्सियौ बाख्रा हेर्न गएको हौ बाख्रा हेर्न गएको माइला भएको घरमा पसि खिर चोरेर खाएको हो फकाइ फकाइ खिर खुवाउँथ्यौ कम्ती कि थियौ तिमी हो फकाइ फकाइ खिर खुवाउँथ्यौ उल्टै मलाई हिर्काउँथ्यौ कम्तीजी थियो तिमी हो फकाइ फकाइ खिर खुवाउँथ्यो उल्टै मलाई हिर्काउँथ्यो कम्ती थियो तिमी हो फकाइ फकाइ खिर खुवाउँथ्यो उल्टै मलाई हिर्काउँथ्यो कम्ती थियो तिमी हो फकाइ फकाइ खिर खुवाउँथ्यो उल्टै मलाई हिर्काउँथ्यो हिर्काउँथ्यौ छ पर्कै बिर्सेर लाइछु महिला पनि ठुली भइसौ मनी भाछु ठुलै हौ मनी भाछु ठुलै अब बल्ल भन्नु पर्छ साँच्चै डोला डोलै हौ केटा केटी पाराले हुन्न सानो अब हौ केटा केटी पाराले घुर्न थाले साराले हुन्न सानो अब केटी बाराले घुर्न थाले सरले हुन्न सानो अब हो केटा केटी बाराले घुर्न थाले सरले हुन्न सानो सब बजार झरी जान्ला मन्दिरतिर हौ जान्ला मन्दिरतिर मनले भन्छ रङ्गाई दिहार लोको सिर हौ आजै पनि छ बेला लुगा पोको पार हौ नगर छेउ बेला अझै पनि छ बेला लुगा पोको छ बेला योगा पोको पाएर हौ किन गर्छौ बेला झै पनि छ बेला योगा पोको पार हौ किन गर्छौ बेला झै पनि छ बेला छ बेला डाउनलोड फ्रम फ्री नेपाली सङ्घ डट कम